तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेघार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने मुक्तक मालाको समय आज पनि सुरु भइसक्यो प्रविधि संयोजनमा आज पनि कविताजी हुनुहुन्छ म मदन भण्डारी रहनेछु रातको एघार बजीसम्म तपाईँहरू समक्ष तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै खुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँले हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार श्रीमान मरेपछि आफैले सानो घर बनाउन थियो श्रीमान मरेपछि आफैले सानो घर बनाउन थियो सपनाको गाउँहरूलाई सुन्दर सहर बनाउन थियो उनलाई रङ्गेहात समातेछ यौन धन्दामा समाजले बन्तिन रे छोरालाई यसरी भानी डाक्टर बनाउन थियो बन्तिन रे छोरालाई यसरी भानी डाक्टर बनाउन थियो ओहो यो मुक्तक मुक्तकार जीवन भण्डारीजीको रामनगर दुई नवलपरासी उहाँको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ निकै मनसुने मुक्तक उहाँले लेखेर पठाउनु भयो उहाँकै अर्को मुक्तक मसँग छ श्रोता के कुरा गर्नु र इमान्दारीको हत्या गरिन्छ के कुरा गर्नु र इमान्दारीको हत्या गरिन्छ निभाउन पर्ने जिम्मेवारीको हत्या गरिन्छ छोरा छ कि गर्भमा छोरी छ भन्ने जाँच गरेर नारीको कोखमा एक नारीको हत्या गरिन्छ नारीको कोखमा एक नारीको हत्या गरिन्छ समाजमा बेला बखत देखिने यस्तै घटनालाई मुक्तकमा जीवन भण्डारीजीले यसरी उतार्नुभयो नवलपरासीका मुक्तकार हाल दक्षिण कोरियामा हुनुहुन्छ आजको यो अङ्कमा दुई मार्मिक मुक्त कार्यक्रमको शुरूआतमा सुन्यौं जीवन भण्डारीको उहाँकै यिनै दुई मुक्त खराबहरूसँगै आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला शुरू गर्न चाहे श्रोता आजको यो वसाईमा मसँग तपाईँहरूले पठाउनुभएका मुक्तकरबहरू छन् तपाईँहरूले Muktakmala at the rate gmail dot कममा मुक्तक मेल गर्नुभएको छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ म आलो पालो जोड्दै जानेछु अनि त्यस्तै गरेर एउटा विशेष कार्यक्रम मुक्तक वाचनको श्रृङ्खला पनि मसँग रहेको छ मुक्तक वाचनको क्रमलाई केही बेरपछि म जोड्नेछु चर्चित मुक्तकारहरूको आफ्नै आवाजमा मुक्तक म तपाईँहरूलाई सुनाउनेछु त्यसको लागि भने रेडिभिजन सँगै रहनुहोस् अहिले भने म मुक्तक नै बोल्छु ढिला नगरिकन सबै उस्तै हुन्छन् भनी मान्नु हुँदैन सबै उस्तै हुन्छन् भनी मान्नु हुँदैन सोच फरक हुन्छ एउटै ठान्नु हुँदैन आज मेरो पालो भोलि उसको आउला त्यसैले कसैलाई वचनले हान्नु हुँदैन त्यसैले कसैलाई वचनले हान्नु हुँदैन सहदेव चौधरीजीको यो मुक्तक मैले लिएँ सुनवल नगरपालिका एघार बलुहवा नवलपरासी उहाँको घर हो उहाँको पनि घर नवलपरासी सहदेव चौधरीजीको कार्यक्रममा मैले मुक्तक जोडेँ अर्को मुक्तक छ मसँग श्रोता प्रजित कुँवरजीको यथार्थ उखल्नेछन् साँचो बोल्नेछन् यथार्थ उखल्नेछन् साँचो बोल्नेछन् सुखमा हाँसो दुःखमा आँसु घोल्नेछन् बुद्धि पुर्याउ ए देश बेच्ने दलालहरू हो बोली तिम्रै सन्तानले कर्तुत खोल्नेछन् बोली तिम्रै सन्तानले कर्तुत खोल्नेछन् हो है खबरदारी मुक्तकमा प्रजित कुमारजीको बानापा चौध माया खोला सिक्रे स्याङ्जा उहाँको घर हो अर्को मुक्तक पञ्चमीबाट पठाउनु भएको छ मिलन कार्कीजीले बस्दैन मादल पनि हात नचलाइकन बस्दैन मादल पनि हात नचलाइकन बन्दैन खरानी पनि केही नचलाइकन यथार्थ नबुझी टुप्पोबाट पलाउँछ भन्नेहरू हो फुल्दैन फुल पनि बिरुवा नपलाइकन फुल्दैन फुल पनि बिरुवा नपलाइकन मिलन कार्कीजी पञ्चमीबाट आउनुभयो हामीहरू समक्ष अब पनि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुनौ विष्णु कार्कीजीको मुक्तक मसँग रहेको छ शनि अर्जुन झापा उहाँको घर हो विष्णु कार्कीजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता झरना झर्दै नदी बग्दै सागर छुन्छ यो सत्य हो झरना झर्दै नदी बग्दै सागर छुन्छ यो सत्य हो बुझ्नेलाई इसारा नै काफी हुन्छ यो सत्य हो यति बुझे हुन्छ प्रिया तिमी खुसी भए पनि मैले धरती छाड्दा सारा दुनियाँ रुन्छ यो सत्य हो मैले धरती छाड्दा सारा दुनियाँ रुन्छ यो सत्य हो मर्ने कसैलाई रहर हुँदैन मर्ने कसैलाई रहर हुँदैन परना मरेको प्रहर हुँदैन परना मरेको प्रहर हुँदैन भागेर जाउँ कुन ठाउँ जाउँ भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने सहर हुँदैन मान्छे नमर्ने सहर हुँदैन मर्ने कसैलाई रहर हुँदैन मान्छे मात्रै नजाति दैव पनि रहेछ पक्षपाती हुँदैन मान्छे मात्रै नजाति दैव पनि रहेछ पक्षपाती दैव पनि रहेछ पक्षपाती कोपिला नै पनि त झल्छ कहिले कोपिला नै पनि त झल्छ कहिले सधैँ सजिलो सफल हुँदैन सधैँ सजिलो सफल हुँदैन मर्ने कसैलाई रहर हुँदैन विष्णु कार्कीजीका मार्मिक मुक्त घरभरिसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा मैले कार्यक्रमको सुरुवातमै तपाईँहरूलाई भनेको थिएँ नि श्रोता आज तपाईँहरूले पठाउनुभएका मुक्तक मसँग छन् अनि त्यस्तै एउटा विशेष कार्यक्रम मुक्तक वाचनको कार्यक्रम रहेको छ भनेर अब भने तपाईँलाई म मुक्तक वाचनतर्फ लिएर जान चाहन्छु यो मुक्तक वाचनको श्रृङ्खला गत फेब्रुअरी फोर्टिन प्रेम दिवसको दिन काठमाडौँमा भएको थियो निर्मल रमण पराजुलीको संयोजकत्वमा सिद्धार्थ वृहत मुक्तक मेला आयोजना भएको थियो अग्रज र अनुज मुक्तकारहरूलाई एकै थलोमा भेला गरी मुक्तक सुन्ने र सुनाउने यो सिलसिलामा मुक्तक सम्राङ्की उषा शेर्सनको प्रमुख आतिथ्यथा त्यस्तै निर्मल पराजुलीको सभापतित्वमा गजलकार ज्ञानवाकर पौडेल तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेखालीज्यूको विशेष उपस्थितिमा विशेष कार्यक्रम सम्पन्न भयो कार्यक्रममा मुक्तकार उषा शेरचन ज्ञानुवाकर पौडेल रुद्र अधिकारी सुनिल अधिकारी र नमराज घिम्रेज्यूलाई नेपाली मुक्तकमा पुर्याउनु भएको उच्च योगदानको उच्च सम्मान गर्दै सम्मान गरियो र मुक्तको वाचनको कार्यक्रम भव्य रूपले सम्पन्न गरियो एकजना मुक्तकार तीन तीनवटा मुक्त कार्यक्रममा वाचन भयो कार्यक्रममा मुक्तकार उषा शेरसन ज्ञानवाकर पौडेल राधेश्याम लेकाली निर्मल पराजुली रुद्र अधिकारी गुप्त बहादुर श्रेष्ठ सुनिल अधिकारी रविन्द्र आशिष शैली दुर्गा तिवारी प्रकाश बस्नेत गोविन्द नेपाल कौशिला रिसाल भुवन शिवाकटी उत्तम विचार देवकी तिमल सिन्हा नमराज घिम्रे र विमला दाहालको उपस्थिति थियो र सँगसँगै मुक्त खुनी वाचन गर्नुभएको थियो कार्यक्रमलाई सिद्धार्थ ब्याङ्कले प्रायोजन गरेको थियो कार्यक्रम संयोजक कार्यक्रम सञ्चालक निर्मल रमण पराजुली हुनुहुन्थ्यो त्यहीँबाट मुक्त खरबहरू आज हामी सुन्नेछौँ प्रेमिल मुक्त खरबहरू सुन्नेछौँ चर्चित मुक्तकारहरूका मुक्त खरबहरू सुन्नेछौँ तर रेकर्डिङमा आएको समस्याले मैले हाम्रा आदरणीय मुक्तकारहरू सबैलाई हटाउन सकिनँ त्यसको लागि म क्षमा चाहन्छु मलाई उपलब्ध भएको अनि तपाईँहरूले वाचन गर्नुभएको प्रष्ट आवाजलाई कार्यक्रममा म आज राख्नेछु ढिला नगरौँ अब भने मुक्तको वाचनतर्फ नै लागौँ आउनुहोस् हामी पनि एकैछिन प्रेममा डुबौँ प्रेमका कुरा सुनौँ प्रेमका मुक्तक सुनौ आदरणीय ज्ञानुवाकर पौडेलज्यूको मुक्तकबाट मुक्तक वाचनको यो श्रृङ्खला सुरु गरौँ म तिम्रो प्यारमा पागल भएछु एकै नजरमा घायल भएछु म तिम्रो प्यारमा पागल भएछु एकै नजरमा घायल भएछु ठाने होलान् धेरैले आँखाको कसिङ्गर थाने होलान् मलाई धेरैले आँखाको कसिङ्गर तिम्रो लागि भने म गाजल भएछु तिम्रो लागि भने म गाजल भएछु अब दोस्रो मेरो होस उडायो तिम्रो आँखाले यो के हाल गरायो तिम्रो आँखाले मेरो होस उडायो तिम्रो आँखाले यो के हाल गरायो तिम्रो आँखाले जसले बचायो धेरैलाई डुब्नुबाट जसले जोगायो धेरैलाई डुब्नुबाट उसैलाई आज डुबायो तिम्रो आँखाले उसैलाई आज डुबायो तिम्रो आँखाले अब अर्को प्रेम गीत गुनगुनाउन नखोजेको कहाँ हो र प्रेम गीत गुनगुनाउन नखोजेको कहाँ हो र कहिलेकाहीँ मैले मुस्काउन नखोजेको कहाँ हो र कहिले काहीँ मैले मुस्कुराउन नखोजेको कहाँ हो र यो दुनियाँ चारै जालिम भइदिएर नत्र यो दुनियाँ चारै जालिम भइदिएर नत्र तिमीलाई आफ्नो बनाउन नखोजेको कहाँ आफ्नो बनाउन नखोजेको कहाँ हो र नमस्कार सबैलाई म दुर्गा तिवारी पोखरा लेखनाथ बत्तीस हाल काठमाडौँ बस्छु म मुक्तक सुरु गर्न गइरहेकी छु यसरी लुकी छिपी चालै नदी सपनीमा आउला है लुकी छिपी चालै नदी सपनीमा आउला है जुनलाई साँची राखिकन मिठो कसम खाउला है नजर जुदाई मुस्कुराउला सपनीमै भए नि नजर जुदाई मुस्कुराउला सपनीमै भए नि सजाएर मनका रहर मिठो प्रीत लाउला है लुकी छिपी चालै नदी नदी सपनीमा आउला है दोस्रो मुक्त आएर सामुन्ने नजरमा नजर मिलायो उसैले आएर सामुन्ने नजरमा नजर मिलायो उसैले जगाएर आशा मायाको रहर दिलायो उसैले भन्थे पग्लिँदैन चट्टान बनेको छ यो मनेर भन्थे पग्लिँदैन चट्टान बनेको छ यो मनहेर चोरेर मुटु मायाको मादकता पिलायो उसैले आएर सामुन्ने नजरमा नजर मिलायो उसैले तेस्रो मुक्त जब कुर्थे दोबाटोमा मुस्कुराउँदै आउँथ्यौ तिमी जब कुर्थे दोबाटोमा मुस्कुराउँदै आउँथ्यौ तिमी टाढैबाट देख्थे मैले आँखा भोरी छाउँथ्यौ तिमी मुस्कुराउँदै छेउमा आई साउथी तिमीले मारिदिँदा मुस्कुराउँदै छेउमा आई साउथी तिमीले मारिदिँदा चालै नपाई मिठो माया कति छिटो लाउँथ्यौ तिमी धन्यवाद नमस्कार म उत्तम विचार आजको यो सिद्धार्थ वृहत मुक्तक मेलामा सबैलाई नमन गर्दै मेरो मुक्तक पढ्छु सप्ताह मात्र किन प्रेम नभा भइदिए हुन्थ्यो सप्ताह मात्र किन प्रेम नभा भइदिए हुन्थ्यो ठाउँ ठाउँमा गोष्ठी र कोड सभा भइदिए हुन्थ्यो सप्ताह मात्र किन प्रेम नभा भइदिए हुन्थ्यो ठाउँ ठाउँमा गोष्ठी र कोड सभा भइदिए हुन्थ्यो पक्कै यस्तै लागेको हुनुपर्छ माया साट्नेहरूलाई हो सबै यस्तै लागेको हुनुपर्छ माया साट्नेहरूलाई हाम्रो माया दुनियाँमा कहीँ नभा भइदिए हुन्थ्यो हाम्रो माया दुनियाँमा कहीँ नभा भइदिए हुन्थ्यो अर्को अस्ति आई लभ यु भन्दा सरी माफ पठाइन् अस्ति अस्ति आई लभ यु भन्दा सरी माफ पठाइन् हिजो पनि जवाफ मायाको खिलाफ पठाइन् अस्ति आई लभ यु भन्दा सरी माफ पठाइन् हिजो पनि जवाफ मायाको खिलाफ पठाइन् ढुङ्गा पनि पग्लिन्छ रे एक दिन पर्खी बसेको थिएँ ढुङ्गा पनि पग्लिन्छ रे एक दिन पर्खी बसेको थिएँ पग्लिछन् सायद आज त राम्रो रातो गुलाब पठाइन् पग्लिछन् सायद आज त रातो गुलाब पठाइन् अर्को छ म थर्टी पुगेछु भने तिमी ट्वेन्टी नाइन भइदिनु म थर्टी पुगेछु भने तिमी ट्वेन्टी नाइन बनिदिनु मेरो जिन्दगीको उज्यालो तिमी साइन बनिदिनु म थर्टी पुगेछु भने तिमी ट्वेन्टी नाइन बनिदिनु मेरो जिन्दगीको उज्यालो तिमी साइन बनिदिनु इतिहासको पानामा लेखी सजाउने छ यो दुनियाँले हो इतिहासको पानाभरि सजाउनेछ लेखेर सजाउने छ यो दुनियाँले यति भए पुग्छ तिमी मेरी भ्यालेन्टाइन बनिदिनु यति भए पुग्छ तिमी मेरी भ्यालेन्टाइन बनिदिनु धन्यवाद नमस्कार म गुप्तवर श्रेष्ठ उषा दिदी लगायत सबैमा मेरो हार्दिक नमन मेरो पहिलो मुक्तक छ मनभरि फुल फुलाएको छु हातमा गुलाब खोज्छौ कि मसँग त मन छ रूप छैन रूपवान र धनवान रोज्छौ कि मौसम बदलिएपछि कहिले घमाइलो हुन्छ कहिले नरमाइलो मौसम बद्लिएपछि कहिले घमाइलो हुन्छ कहिले नरमाइलो आफ्नो त नाम छ थर छैन कुनै बेला फेरि गोत्र पनि सोध्छौ कि आफ्नो त नाम छ थर छैन कुनै बेला फेरि गोत्र पनि सोध्छौ कि दोस्रो छ कुनै बेला आनन्द लाग्छ मायालु मस्किँदा कुनै बेला आनन्द लाग्छ मायालु मस्किँदा कुनै बेला झसङ्ग हुन्छ मायालु झस्किँदा जब तिमी लुगामारी खेल्छौ अर्कोसँग जब तिमी लुगामारी खेल्छौ अर्कोसँग कति गहिरो हुन्छ पीडा यता मुटु चस्किँदा कति गहिरो हुन्छ पीडा यता मुटु चस्किँदा त्यत्रो छ गोजीमा गाँठ छन्जेल त टाँसिएर बस्यौ गोजीमा गाँठ छ उन्जेल त घाँसिएर बस्यो म हाकिम हो उन्जेल त घाँसिएर बस्यो गोजीमा गाँठ छन्जेल त टाँसिएर बस्यो म हाकिम हो उन्जेल त घाँसिएर बस्यो जब सिउँदोमा सिन्दुर सजाउन खोजेँ जब सिउँदोमा सिन्दुर सजाउन खोजेँ हतार नगरौँ भन्दै मुगलान भाँसिएर बस्यो हतार नगरौँ भन्दै मुगलान भाँसिएर बस्यो धन्यवाद नमस्कार म सुनिल अधिकारी काठमाडौँ घर आज भ्यालेन्टाइन डे स्पेसल भएको भएर मेरो पहिलो मुक्तक भ्यालेन्टाइन सम्बन्धी नै छ मायाको कुनै रङ्ग हुँदैन देख्नेले देख्लान् इन्द्रियणी रङ्ग भरेको रङ्ग त आँखाको लागि हो मैले सादा हृदयले छु माया गरेको मायाको कुनै रङ्ग हुँदैन देख्नेले देख्लान् इन्द्रियणी रङ्ग भरेको रङ्ग त आँखाको लागि हो मैले सादा हृदयले छु माया गरेको तर यो कम्प्युटरको युग हो यहाँ विज्ञापन बिना केही पनि बित्दैन तर यो कम्प्युटरको युग हो यहाँ विज्ञापन बिना केही पनि बित्दैन त्यसैले त आजैको दिन पारेर मेरो प्रेमको विज्ञापन गर्नु परेको मेरो दोस्रो मुक्तक छ जबसम्म रहन्छन् धरती त्यो अनन्त आकाश रहोस् चिर जीवन होस् हाम्रो प्रणयको ईश्वरको बास रहोस् जबसम्म रहन्छन् धरती त्यो अनन्त आकाश रहोस् चिर जीवन होस् हाम्रो प्रणयको ईश्वरको बास रहोस् हर घडी तिम्रो साथ रहौ हर क्षण होस् प्रेमामृतको वर्षा थोपा थोपा वर्षियोस् बरु तर जीवनभर एकलास रहोस् मेरो तेस्रो मुक्त छ अलि फरक चट्टान फोडी मायाको दुबो पलाउन सकेन आँसुले पनि ढुङ्गाको मन गलाउन सकेन चट्टान फोडी मायाको दुबो पलाउन सकेन आँसुले पनि ढुङ्गाको मन गलाउन सकेन कसरी हटौँ त्यो तिम्रो तस्बिर मनमा गरेको शरीर जल्यो आगोले मुटु जलाउनै सकेन धन्यवाद म नमराज घिमिरे शिखर बनेपा दुई हाल सामु खुसी म तिनवटा मुक्तक भन्छु खेल्नु छ लुकामारी कुरकुरे जवानी होस् बगर सिन्चित हुन मायाको खानी होस् खेल्नु छ लुकामारी कुरकुरे जवानी होस् बगर सिन्चित हुन मायाको खानी होस् मुस्कान नछुटोस् दुःख सुख जहाँ जहिले मुस्कान नछुटोस् दुःख सुख जहाँ जहिले सतलमै भए पनि तिम्रै हात सिरानी होस् सतलमै भए पनि तिम्रै हात सिरानी होस् प्रगतिले जल्छ भने अझै गरौँ लाग्छ प्रगतिले जल्छ भने अझै गरौँ लाग्छ नजिक पर्दा पर सरे अझै सरौँ लाग्छ प्रगतिले जल्छ भने अझै गरौँ लाग्छ नजिक पर्दा पर सरे अझै सरौँ लाग्छ लजाए झैँ लुकी लुकी कर्कै नजर लाउने लजाए झैँ लुकी लुकी कर्कै नजर लाउने किन मान्नु धक सँगै खोली तराउँदै लाग्छ किन मान्नु धक सँगै खोली तराउँदै लाग्छ अब तेस्रो मुक्तक मन चोर्न हजुर आजकल साह्रै सिपालो ज्यान पहिले अर्कैले किन्यो निकालो मन चोर्न हजुर आजकल साह्रै सिपालो ज्यान पहिले अर्कैले किन्यो निकालो मनले मात्र कल्पिएर मुख मिठो पार्नुहोस् मनले मात्र कल्पिएर मुख मिठो पार्नुहोस् मान्छे हेर्दा बजै जस्तो बानी चाहिँ भैँसालु मान्छे हेर्दा बजै जस्तो बानी चाहिँ भैँसालु हस् मेरो रविन्द्र आशिष शैली हो मेरो नाम चाहिँ आजै आउने कुरा छ भेट गर्न बसबाट आजै आउने कुरा छ भेट गर्न बसबाट नवरकोट घुम्न जाने सेट गर्न बसबाट आजै आउने कुरा छ भेट गर्न बसबाट नवरकोट घुम्न जाने सेट गर्न बसबाट सुनेको छु थुप्रै माया आउँदैछौ बोकेर सुनेको छु थुप्रै माया आउँदैछौ बोकेर खोज्दैछौ वाइफाई रे नेट गर्न बसबाट खोज्दैछौ वाइफाई रे नेट गर्न बसबाट फुलमा यदि झार आयो भने के हुन्छ फुलमा यदि झार आयो भने के हुन्छ रेटिने गरी धार आयो भने के हुन्छ फुलमा यदि झार आयो भने के हुन्छ रेटिने गरी धार आयो भने के हुन्छ प्रेम गर्न जान्यो भने सुन्दर हुन्छ माया प्रेम गर्न जान्यो भने सुन्दर हुन्छ माया प्रेममा बार बार खार आयो भने के हुन्छ प्रेममा बार बार खार आयो भने के हुन्छ तेस्रो हेर्दै मुस्कुराउँदै ऊ पर्दा पछाडि गएर घरिघरि लुकेर हेर्दिन् हेर्दै मुस्कुराउँदै ऊ पर्दा पछाडि गएर घरिघरि लुकेर हेरिन् मलाई नदेखेपछि यताउति कतै छ कि भने आफू फुकेर हेरिन् हेर्दै मुस्कुराउँदै ऊ पर्दा पछाडि गएर घरिघरि लुकेर हेरिन् मलाई नदेखेपछि यताउति कतै छ कि आफू भनेर फुकेर हेरिन् सर्ती कला उनको मैले पनि मजाले लुकेर खाली हेरिरहे सर्ती कला उनको मैले पनि मजाले लुकेर खाली हेरिरहे गयो कि भने कपाल छाडेर बार्दाले बार्दा तल्ल झुकेर हेर्नु गयो कि भने कपाल छाडेर बार्दाले बात तल छुकेर हेर्नु धन्यवाद श्रोता कार्यक्रम मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा आजको यो बसाइमा म गत प्रेम दिवसको दिन काठमाडौँमा भएको एउटा सिद्धार्थ वृहत मुक्तक मेलामा मुक्तकारहरूले प्रस्तुत गर्नुभएको मुक्त खरफहरू जस्ताको त्यस्तै राखिरहेको छु उहाँहरूकै आवाजमा तपाईँ कार्यक्रम मुक्तकमाला श्रोता नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च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 म गुलाब सरी फुल भन्यौ पहरामा घुम्थे म सरी दुला भन्यौ गुराँस थिए म गुलाब सरी फुल भन्यौ पहरामा घुम्थे म सरी दुला भन्यौ कहिले हाम्रो हात मेरो साथ दिन्छु भने चाँदनीको रात सरी तिमी अब खुल भन्यौ चाँदनीको रात सरी अब तिमी खुल भन्यौ त्यस्तो मुक्तक मन पर्दैन अनावश्यक खलबल मलाई तिम्रो खबर आएको छैन आजकल मलाई भ्यालेन्टाइन डे पनि सकिसक्यो मन पर्दैन अनावश्यक खलपल मलाई तिम्रो खबर आएको छैन आजकल मलाई नदीका दुई किनारा जस्तै भयौँ हामी सम्झौँ छौरे सुन्छु कतै हरपल मलाई सम्झन्छौ छौरे सुन्छु कतै हरपल मलाई धन्यवाद नमस्कार म भुवन शिवाकोटी चौधरी दोलखा हुँदै अहिले कोटेश्वरबाट उपस्थित भएको छु मुक्तक मेरो पहिलो मुक्तक छ मैले ढिलो गर्न चाहिँ एक्लै छु एक्लै छु तै पनि वरिपरि भएको आवाज छ एक्लै छु एक्लै छु तै पनि वरिपरि भएको आवाज छ भेट्छु स्पर्शको मिठास सुस्तरी चल्ने बतास छ रित्तो लाग्छ तिमी बिना पानी भरेको पँधेरो रित्तो लाग्छ तिमी बिना पानी भरेको पँधेरो भ्यालेन्टाइन पर्खिएर बाँचेको अब एउटा आश छ बाँचेको एउटा आश छ आँखाभित्र आँखा जुदाएर मायाको भाषा सुझाइदिउँ कि आँखाभित्र आँखाभित्र आँखा जुदाएर मायाको भाषा सुझाइदिउँ कि दिलभित्र लुकेर चसक्क चिमोटी आँखा रुझाइदिउँ कि दिलभित्र लुकेर चसक्क आँखा चिमोटी रुझाइदिउँ कि के गर्दा खुसी हुन्छौ के गर्दा खुसी हुन्छौ त तिमी नै भन यो दुनियाँका अगाडि के गर्दा के गर्दा खुसी हुन्छौ तिमी नै भन यो दुनियाँका अगाडि जिन्दगीभरि ननिप्ने आगो सिउँदोभरि बुझाइदेऊ कि तेस्रो मुटक आउँदैछु म तिम्रो मुटुभित्र खोज मेरो त्यही बास छ तिम्रो मुटुभित्र खोज मेरो त्यही बास छ छोडेर गयौ नभन तिमीमै विश्वास छ जहाँ तिमी त्यहाँ म जहाँ म त्यहाँ तिमी तिमीसँग गाँसिएको माया मेरो खास छ तिमीसँग गाँसिएको माया मेरो खास छ हस् त धन्यवाद नमस्कार सबैजनामा म कौशिला रिसाल गोर्खा सिराङचोक दुई हाल काठमाडौँ मुसुक्क हाँस्नुहुन्छ बोल्नुहुन्न क्या बानी हजुरको मुसुक्क हाँस्नुहुन्छ बोल्नुहुन्न क्या बानी हजुरको टाढैबाट मौनी लाउनुहुन्छ क्या जवानी हजुरको मुसुक्क हाँस्नुहुन्छ बोल्नुहुन्न क्या बानी हजुरको टाढैबाट मौनी लाउनुहुन्छ क्या जवानी हजुरको म त भुतुक्कै छु हजुर खै के भनौँ म त भुतुक्कै छु हजुर खै के भनौँ नजिक भए देखेरै क्या मनौ मानी हजुरको मुसुक्क हाँस्नुहुन्छ बोल्नुहुन्न क्या बानी हजुरको अमृतको प्रित बगाऊ गुलाब दिनु पर्दैन अमृतको प्रित बगाऊ गुलाब दिनु पर्दैन मुठभित्र दियो जगाऊ गुलाब दिनु पर्दैन अमृतको प्रित बगाऊ गुलाब दिनु पर्दैन मुठुभित्र दियो जगाऊ गुलाब दिनु पर्दैन तिम्रो म हुँ तिमी मेरो भने पुग्छ तिम्रो म हुँ तिमी मेरो भने पुग्छ सम्बन्धको घेरा लगाऊ गुलाब दिनु पर्दैन अमृतको प्रित बगाऊ गुलाब दिनु पर्दैन सबैलाई नमस्कार म गोविन्द नेपाल म पनि तिनवटा मुक्तक वाचन गर्छु भन्थ्यो तिम्रो यादले नि वाक्क दिक्क भयो भन्थ्यौ तिम्रो यादले नि वाक्क दिक्क भयो सम्झिनु एउटा कुलत थियो अब ठिक्क भयो भन्थ्यौ तिम्रो यादले नि वाक्क दिक्क भयो सम्झिनु एउटा कुलत थियो अब ठिक्क भयो मैले पनि बिर्सने बानी पार्न थालेको थिएँ सम्झ्यौ कि कतै झुक्किएर हिक्क हिक्क भयो हावा बनेर आउँला म हुरी बनेर आउँला हावा बनेर आउँला म हुरी बनेर आउँला घट्दै गरेको हाम्रो मनको दूरी बनेर आउँला हृदयमा एउटा ठूलो भकारी बाँधिराख्नु म तिम्रै माया मुरी मुरी बनेर आउँला खराब होस् या रित असल चलाउने छु हेरिराख खराब होस् या रित असल चलाउने छु हेरिराख मजबुती या होस् कमसल चलाउने छु हेरिराख अल्बम आलमारी अटोभरि फगत तिम्रा याद छन् यादहरूकै एक दिन पसल चलाउने छु हेरिराख धन्यवाद नमस्कार म निर्मल पराजुले मेरो पहिलो मुक्त त्यसरी सुरु हुन्छ भ्यालेन्टाइन डेमा मेरा लागि विदेशी फुल लिन्छौ भने तिम्रो प्रेम स्वीकार दिन आयातित गुलाब किन्छौ भने भ्यालेन्टाइन डेमा मेरा लागि विदेशी फुल लिन्छौ भने तिम्रो प्रेम स्वीकार दिन आयातित गुलाब किन्छौ भने बरु त्यो दिन तिम्रो प्रस्ताव खुसी हुँदै स्वीकार गर्छु बरु त्यो दिन तिम्रो प्रस्ताव खुसी हुँदै स्वीकार गर्छु प्रेम स्वरूप आफ्नै देशको लाली गुरा गुराँस दिन्छौ भने प्रेम स्वरूप आफ्नै देशको लाली गुराँस दिन्छौ भने दोस्रो तिम्रो सिन्दुर पोती भए मलाई कुनै श्रृङ्गार चाहिँदैन सुन चाँदीका गहना र त्यो हिराको हार चाहिँदैन तिम्रो सिन्दुर पोते भए मलाई कुनै श्रृङ्गार चाहिँदैन सुन चाँदीका गहना र त्यो हिराको हार चाहिँदैन मात्र तिमी बगिदिनु मेरो शरीरको नसा नसा मात्र तिमी बगिदिनु मेरो शरीरको नसा नसा त्यति भए मैले बाँच्न कुनै रक्त सञ्चार चाहिँदैन त्यति भए मैले बाँच्न कुनै रक्त सञ्चार चाहिँदैन निष्पट्ट यो जिन्दगीमा तिमीले बत्ती बालेपछि मेरो साथमा सँगै जिउन तिमीले पाइला चालेपछि निष्पट्ट यो जिन्दगीमा तिमीले बत्ती बालेपछि मेरो साथमा सँगै जिउन तिमीले पाइला चालेपछि कति खुसी भयो जीवन भनी साध्य कहाँ छ र कति खुसी भयो जीवन भनी साध्य कहाँ छ र मेरो घरमा तिम्रा हातका चुरा बज्न थालेपछि मेरा घरमा तिम्रा हातका चुरा बज्न थालेपछि धन्यवाद मेरो नाम बिमला दाहाल धादिङ नयाँ बजार मुक्त सुरु गर्छु लगाउन सकिएन लगाम आज पनि लगाउन सकिएन लगाम आज पनि सम्झिएर बस्ने भयो काम आज पनि लगाउन सकिएन लगाम आज पनि सम्झिएर बस्ने भयो काम आज पनि सम्झनामा परेली यसरी बर्सियो कि सम्झनामा परेली यसरी बर्सियो कि नजरले पाएनन् विश्राम आज पनि लगाउन सकिएन लगाम आज पनि न ताल छ न छ सुर के माग्छौ मसँग आफै छुचक नाचुर के माग्छौ मसँग न छ ताल न छ सुर के माग्छौ मसँग आफै छुचक नाचुर के माग्छौ मसँग माग्नै परेपछि हिरा मोती मागन प्रिया माग्नै परेपछि हिरा मोती मागन प्रिया गाबो एक थरको सिन्दुर के माग्छौ मसँग न ताल छ न सुर के माग्छौ मसँग अर्को मुक्त के लिएर आयो के लिएर जानु छ के लिएर आयौ के लिएर जानु छ कमाएको सब अरूलाई दिएर जानु छ के लिएर आयौ के लिएर जानु छ कमाएको सब अरूलाई दिएर जानु छ यो सहरले एउटै कुरा सिकायो मलाई यो सहरले एउटै कुरा सिकायो मलाई बिर्सनेहरूलाई पनि सम्झिएर जानु छ के लिएर आयौ के लिएर जानु छ म रुद्र अधिकारी विशालनगरमा बस्छु पहिला चितवन हो अब मुक्तकतिरै लाग्यो भ्यालेन्टाइनकै अवसर भएको भएर प्रेमिल मुक्तकतिरै लागे त्यही बोली पड्कियो बेसरी बम भन्दा त्यही बोली पड्कियो बेसरी बम भन्दा पहिले अचुक थियो मलम भन्दा त्यही बोली पड्कियो बेसरी बम भन्दा पहिले अचुक थियो मलम भन्दा जब ठाउँ खाली छैन भनिन् उनले जब ठाउँ खाली छैन भनिन् उनले म तिम्रो हृदयमा बसम भन्दा म तिम्रो हृदयमा बसम भन्दा अर्को मुक्त मन परेकालाई दिन फुल किन्ने समय हो यो मन परेकालाई दिन फुल किन्ने समय हो यो मन नपरेकासँग लुकी लुकी हिँड्ने समय हो यो मन परेकालाई दिन फुल किन्ने समय हो मन नपरेकासँग लुकी लुकी हिँड्ने समय हो भ्यालेन्टाइन प्रस्ताव राख्नको लागि मात्रै होइन भ्यालेन्टाइन प्रस्ताव राख्नको लागि मात्रै होइन को को रहेछन् माया गर्ने चिन्ने समय हो को को रहेछन् माया गर्ने भनी चिन्ने समय हो अर्को तथा अन्तिम है त खोजी हुँदैछ अझै कोही एक खासको खोजी हुँदैछ अझै कोही एक खासको आज अन्तिम दिन हो मनको आशको को खोजी हुँदैछ अझै कोही एक खासको आज अन्तिम दिन हो मनको आशको आज आयो भने आयो कसैबाट प्रस्ताव आज आयो भने आयो कसैबाट प्रस्ताव नत्र सोचौँला ताक्नुहुन्न फल आकाशको नत्र सोचौँला ताक्नुहुन्न फल आकाशको धन्यवाद अब पनि श्रोता कार्यक्रममा विशेष अतिथिको रूपमा हुनुहुन्थ्यो साहित्यकार राधेश्याम लेकालीज्यू उहाँकै मुक्तक सुन्नेछौ कार्यक्रममा धन्यवाद तिम्रो सौन्दर्य चर्चा चारैतिर फैलाइदिन मन लाग्छ तिम्रो सौन्दर्यको खबर तिम्रो मनसम्म पुर्याइदिन मन लाग्छ तिम्रो सौन्दर्यको चर्चा चारैतिर फैलाइदिन मन लाग्छ तिम्रो सौन्दर्यको खबर तिम्रो मनसम्म पुर्याइदिन मन लाग्छ तिमीसँग जीवन गाँच्न पाउनु सौभाग्य हुनेछ कोसँग गाँस्यो थाहा छैन तिमीसँग जीवन गाँच्न पाउनु सौभाग्य हुनेछ तिम्रो प्रत्येक खुसीमा सँगसँगै रमाइदिन मन लाग्छ तिम्रो प्रत्येक खुसीमा सँगसँगै रमाइदिन मन लाग्छ उहाँ हुनुहुन्थ्यो राधेश्याम लेकालीज्यू अब भने कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि मुक्तक सम्राज्ञी उषा शेरचनको मुक्तक हामी सुन्नेछौँ र मुक्तक वाचनको यो श्रृङ्खला उषा शेरचनजीका यिनै मुक्त खराबहरूसँगै समापन भएको थियो श्रोता एउटा मात्रै सुनाउँछु म हद उम्लिने हदसम्म नगर माया फुकिएर खस्ते डर हुन्छ उम्लिने हदसम्म नगर माया पोखिएर खस्ने डर हुन्छ चिसिने हदसम्म नगर माया हिउँ भएर जम्ने डर हुन्छ मान्छे हुम मान्छे भएरै बाँच्न देऊ प्रिया मलाई सधैँ पुजिने हदसम्म नगर माया ढुङ्गा भएर बस्ने डर हुन्छ ढुङ्गा भएर बस्ने डर हुन्छ धन्यवाद उहाँ हुनुहुन्थ्यो मुक्तक सम्राज्ञी उषा शेरसनज्यू आज तपाईँहरू समक्ष मैले काठमाडौँमा भएको सिद्धार्थ वृहत मुक्तक मेलामा प्रस्तुत मुक्तकरबहरू उहाँहरूकै आवाजमा मुक्तकारहरूकै आवाजमा राखेँ तपाईँहरू समक्ष सँगसँगै तपाईँहरूले पठाउनुभएका मुक्तकरबहरू पनि राखेँ कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो श्रोता अनि सल्लाह सुझाव प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई मुक्तक तथा प्रतिक्रिया बाँड्न सक्नुहुन्छ Muktak Mala at the rate gmail dot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 फुलपात हो असिना कतै न परोस् कर्ममा खुलोस् जिन्दगी सधैँ मित हो सत्यको सधै जित हो उज्यालो सधैँ मित हो सत्यको सधै जित हो सिर्जना कोही नमरो आँसुमा कोही नझरो यो देश सबको प्यारो होस् अध्यारो छेउमै नपरोस् भोकले कोही नमरोस् हे नझरो